तिन जी पार्क हटिया गलकुट बागलुङ सुनमा शुद्धता हाम्रो प्रतिबद्धता अब समाचार विस्तारमा गलकुट नगरपालिका वडा नम्बर चारको आकस्मिक बैठक सम्पन्न भएको छ बैठकमा गलकुट नगरपालिका वडा नम्बर चारभित्र समुदायमा कोरोना भाइरस कोभिड उन्नाइस पुष्टि भएका कारण सजगता अपनाउने वडा कार्यालयमा अत्यावश्यक अन्य अत्यावश्यक बाहेकका अन्य काम नगर्ने प्रत्येक शिक्षण सिकाइका क्रियाकलाप अर्को सूचना जारी नहुन्जेल स्थगित गर्ने होटल व्यापार व्यवसायमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गर्ने ओदाभन्दा बाहिरबाट आउनेहरूको जानकारी अध्यावधि गर्ने निर्णय गरिएको छ त्यस्तै बैठकमा भेला जमघट पूजाआजाको आयोजना नगर्ने विभिन्न सामूहिक खेलहरू सञ्चालन नगर्ने यातायातका साधनले सुरक्षा स्वास्थ्य मापदण्ड पूर्ण रूपले पूर्ण रूपले पालना गरी सेवा प्रवाह गर्नुपर्ने होम क्वारेन्टाइन देशलाई सुरक्षित पूर्ण सुरक्षित बनाउने सुरक्षा व्यवस्थापनको काममा स्वयंसेविका र टोली स्तरीय निगरानी समितिले अनुगमन गर्ने र समस्या भएमा सम्बन्धित निकायमा जानकारी गराउने होम क्वारेन्टाइनलाई सुरक्षित तरिकाले नव होम क्वारेन्टाइनमा सुरक्षित तरिकाले नबसेमा वा बस्न असम्भव भएको अवस्थामा सामुदायिक क्वारेन्टाइनको व्यवस्था मिलाउने र सामुदायिक क्वारेन्टाइनमा आवश्यक खर्चको व्यवस्थापन स्वयं आफैले गर्नुपर्ने निर्णय भएको छ त्यस्तै बैठकमा कोरोना संक्रमितको सम्पर्कमा आएका सम्भावित व्यक्तिहरूको स्रव सङ्कलन गर्ने र रिपोर्ट नआउन्जेल अन्य कसैको सम्पर्कमा नआई सुरक्षित बस्न लगाउने कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा रहेका व्यक्तिहरूको स्वाब सङ्कलन गर्नुपर्ने व्यक्तिको नामावली ओडा कार्यालयले तय गरी सम्बन्धित व्यक्तिले जानकारी गराउने कोविड सम्बन्धमा बढी तर्सित नहुने सबैजनाले सहकार्य गरी सामान्यकरण गर्ने र स्वास्थ्य स्वास्थ्य मापदण्ड अपनाउन सहजीकरण गरी रोगबाट सुरक्षित हुन सबैले अनुरोध गर्ने ओडा कार्यालयले कोभिड उन्नाइस सम्बन्धी स्वास्थ्य सचेतना सम्बन्धी माइकिङ गरी टोल बस्तीमा जानकारी गराउने निर्णय भएको गलकुट नगरपालिका वडा नम्बर चारको वडा सचिव हेमबहादुर अधिकारीले जानकारी दिनुभयो बैठक गलकुट नगरपालिका वडा नम्बर चारका वडा अध्यक्ष बलबहादुर खत्रीको अध्यक्षता तथा वडा सचिव हेमबहादुर अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो नेपालीहरूको महान पर्व विजयादशमी तथा दीपावली नजिकिएसँगै विदेशबाट गलकोट आउनेको लर्को लागेको छ विदेश तथा मुलुकको विभिन्न स्थानबाट नागरिकहरू गलकोट भित्रिन थालेसँगै कोरोना संक्रमणको जोखिम पनि उत्तिकै बढेको छ बाहिरबाट आउने नागरिकहरूको व्यवस्थापनको लागि गलकोट नगरपालिकाले होम होम क्वारेन्टिनमा व्यवस्थापन गर्ने नगर प्रमुख भरत शर्मा गैरीले बताउनुभयो उहाँले दिन प्रतिदिन नागरिकहरू गलकोट भेटिरहेको भन्दै उनीहरूलाई होम क्वारेन्टिनमा बस्न लगाउन उहाँको भनाइ छ बाहिरबाट आउने जतिलाई सबैलाई हामीले क्वारेन्टिन बनाएर व्यवस्था राख्ने अवस्था छैन उनीहरूलाई होम क्वारेन्टिनमा व्यवस्थापन गरिरहेका छौँ नगर प्रमुख गैरीले भन्नुभयो होम क्वारेन्टिनमा बस्नेहरूको निगरानीका लागि टोल टोलमा निगरानी समिति बनाएका छौँ गलकोट नगरपालिकाले मात्रै चाहेर क्वारेन्टिन बनाएर राख्न सक्ने अवस्था छैन गलकोट नगरपालिकामा एक्काइस बेडको आइसोलेसन भए पनि अहिले सबै भरिभराउ भएको छ बिहिबार सङ्क्रमण पुष्टि भएका छजनालाई आइसोलेसनमा राखिए पनि अन्य नौजनालाई कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको नगर प्रमुख गैरीको भना भनाइ छ बिहिबार संक्रमित भएका धेरैजसो नागरिक बाह्र वर्षबाट आएका हुन् उनीहरूलाई कसले ल्यायो त्यो बारेमा बुझेर नगरपालिकाले व्यवस्थापन गर्नेछ उहाँले भन्नुभयो एक्काइस बेडको आइसोलेसन भरिएपछि अब थपिनेलाई लक्षणको आधारमा व्यवस्थापन गर्ने योजनामा छौँ उहाँले विद्यालयमा बनाइएका सबै क्वारेन्टिनहरू खाली गरेको बताउनुभयो हाल छत्तिसजना नगरपालिकाले निर्माण गरेको गलकोट बहुमुखी क्याम्पसको क्वारेन्टिनमा रहेको नगर प्रमुख गैरीले जानकारी दिनुभयो गलकोट क्याम्पसले नगरपालिकालाई पढाइ सुरु गर्ने गर्ने भन्दै क्वारेन्टिन खाली गर्न पत्र समेत पठाएको उहाँको भनाइ छ अब होम क्वारेन्टिनको विकल्प छैन कसरी हुन्छ हामीले होम क्वारेन्टिनलाई व्यवस्थित गराउने योजनामा छौँ बाहिरबाट आउने नागरिकहरूलाई पनि सचेत बनाउन थालेका छौँ नगर प्रमुख गैरीले भन्नुभयो होम क्वारेन्टिन व्यवस्थित भएन भने सङ्क्रमणको दर बढ्न सक्छ निगरानीलाई कडाई गर्नुपर्ने देखिन्छ केन्द्र सरकारले दसैँ जो जहाँ छ त्यही मनाउन आग्रह गरेको अनुरूप नगरपालिकाले पनि उक्त निर्देशनलाई पालना गर्न आग्रह गरेको र नागरिकहरू दिनदिनै थपिँदै जानाले जोखिम पनि बढिरहेको प्रमुख गहिरेको भनाइ छ ताराखोला गाउँपालिका वडा नम्बर तिन साँधीदेखि वडा नम्बर चार सागुबोट खण्डको सडक मर्मत नहुँदा यात्री तथा सवारी साधनले शास्ति झेल्नु परेको छ गत भदौ पच्चिस गतेको वर्षासँगैको बाढीले ताराखोला गाउँपालिका वडा नम्बर चार दलानचौरको काठको पुलको ग्याबिन जालीसँगै बाटो भोगाएपछि एक महिनादेखि मोटर बाटो अवरुद्ध बनेको छ असोज महिनाको सुरुवातमा समेत परेको वर्षासँगै आएको बाढीले बाढी पहिरोले साँधीभन्दा पाँच सय मिटर तल अगाडिको मोटर बाटोको सतह नै बगाएपछि मोटर बाटो मर्मत गरी सञ्चालनमा ल्याउन समस्या भएको वडा नम्बर तिनका वडा अध्यक्ष दिलबहादुर बस्नेतले बताउ भयो मोटर बाटो नहुँदा बागलुङ बजारदेखि गलकोत हुँदै ताराखोला जाने यात्रु बेचमै सवारी रोकी दुई तिन घण्टाको पैदल यात्रा गर्न बाध्य भएको सवारी चालक तुलसन बुदाले जानकारी दिनुभयो सिधा सडक नहुँदा गलकुतबाट निर्माण सामग्री बोकेर दुई घन्टामा ताराखोला आउने सवारी साधनहरू रिजालचोक हुँदै अम्बरभूमि अर्गलको बाटो आउँदा करिब तिन छ घण्टा लाग्ने गरेको ट्र्याक्टर चालक टिकाबहादुर विकको भनाइ छ समयमै सडक नबन्दा भनेको सामान धुवानी गर्न नसकिएको तथा धुवानी पनि दोब्बर तिर्नु परेको स्थानीय रिमा विकले गुनासो गर्नुभयो उक्त सडकको प्राविधिक सर्वेक्षण भइसकेको अवश्य मोटरबाट खोल्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष प्रकाश कर्ती मगरले बताउनु भएको सहकर्मी पूर्ण भर र न्युरेले खबर पठाउनु भएको छ सामुदायिक वन उपभोक्ता जिल्ला महासङ्घ बागलुङको आयोजना तथा जैलुङ सामुदायिक वन उपभोक्ता समूहले संयोजनमा गलकुट नगरपालिका वार्ड नम्बर दसमा जैविक सांस्कृतिक अधिकार संरक्षण अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ कार्यक्रममा वैर विरुद्ध मोह मोहदत्त शर्मा पदम घरती मगर चन्द्रबहादुर सिरिस चुराबहादुर घरती लगायतले स्थानीय जडीबुटी सुगन्धित बोट बिरुवा तथा गैरकाष्ठ वन पैदावार बार बारे दिगो व्यवस्थापनको लागि स्थानीय आदिवासी जनजातिहरूले जैविक सांस्कृतिक अधिकार संरक्षणको लागि पहल गर्नुपर्नेमा जोड दिएका थिए कार्यक्रममा सामुदायिक वन उपभोक्ता जिल्ला महासङ्घ बागलुङका नगरपालिका अध्यक्ष राज थापा घलकुट नगरपालिका वडा नम्बर दसका वडा सदस्य रामप्रसाद विक पूर्व जिल्ला महासङ्घ पूर्व सदस्य तथा नवज्योति प्राथमिक विद्यालयका प्रधानाध्यापक चन्द्रकुमारी शिरिष आशा लगायतले कार्यक्रमको सहजीकरण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 पन्ध्रजना पुगेको हो अहिलेसम्म जिल्लामा चार सय सतहत्तरजना सङ्क्रमित पुगेका छन् सक्रिय संक्रमित मध्ये सबैभन्दा धेरै बागलुङ नगरपालिकामा छन् बागलुङ नगरपालिकामा बाहन्नजना सक्रिय संक्रमित रहेका छन् अहिलेसम्म बागलुङमा चौहत्तरजना निको भएर घर फर्केका छन् गलकोट नगरपालिकामा सक्रिय संक्रमितको सङ्ख्या तिस पुगेको छ बिहिबार मात्रै बाह्रजना सक्रिय संक्रमित थपिएका छन् गलकोटमा उनपचासजना निको भएर घर फर्केका छन् काठेखोला गाउँपालिकामा अझै एघारजना सक्रिय संक्रमित रहेका छन् जहाँका बाहन्नजना निको भएर घर फर्केका छन् ताराखोला र निसीखोलामा अहिले सक्रिय संक्रमित शून्य छ ताराखोलामा बाह्रजना र निसीखोलामा पन्ध्रजना निको भइसकेका हुन् यस्तै निसीखोलाका एकको मृत्यु भएको थियो बडीघाटमा बयालिसजना निको भएका छन् भने दुईजना सक्रिय संक्रमित छन् बरेङमा तिसजना निको भएका छन् छजना अझै सक्रिय संक्रमित छन् जैमिनी नगरपालिकामा एघारजना निको भएको र नौजना सक्रिय संक्रमित बाँकी रहेको गुरौले जानकारी दिनुभयो विभिन्न स्थानबाट आएका सत्रजना संक्रमित पनि निको भइसकेका छन् पछिल्लो साता बागलुङमा कार्यरत सेनामा संक्रमण बढेको छ उपल्ला चौर स्थित ब्यारेकमा बुधबार मात्रै सत्ताइसजना संक्रमित भेटिएका थिए प्रहरीमा पनि संक्रमित भेटिएकोले दैनिक प्रशासनिक काममा निस्कनेहरू बढी सस सशङ्कित भएका छन् उनको सम्पर्कमा रहेका अरूबाट अन्यमा संक्रमण बढ्न सक्ने चिन्ता समेत बढेको छ बागलुङमा यस वर्षको जेसिज सप्ताह सुरु भएको छ पछिल्ला छ महिना यता जारी कोरोना सङ्कटका कारण नियमित हुँदै आएका र हुनुपर्ने कार्यक्रम सभा समारोह ठप्प भए पनि जेसिजाले सप्ताहले भने निरन्तरता दिएको छ जेसिजाले हरेक वर्ष सामाजिक सन्देश प्रवाह गर्ने युवाहरूको नेतृत्व र विकासमा व्यक्तित्व विकासमा टेवा पुग्ने विभिन्न रचनात्मक कार्यक्रम सहित जेसी सप्ताह मनाउने गरेको छ जस अनुसार यस वर्ष पनि कोरोना सकसका बीच सामाजिक दूरी र स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै शुक्रबारदेखि जेसिज सप्ताह मनाउन थालिएको बागलुङ जेसिजका अध्यक्ष सुरेन्द्र साक्यले जानकारी दिनुभयो सप्ताहको धौलागिरी अस्पतालमा रक्तदान कार्यक्रम गरेर शुभारम्भ गरिएको छ रक्तदान कार्यक्रममा जेसिजमा आबद्ध एक्काइसजना युवाले रक्तदान गरेका छन् जेसिज सप्ताहको उद्घाटन गर्दै धौलागिरी अस्पताल विकास समितिका अध्यक्ष केवी राणा मगरले समाज र देश बदल्न युवाहरूको सकारात्मक सोच र सक्रियता आवश्यक भएको बताउनुभयो कार्यक्रममा नेपाल रेड क्रस सोसाइटीका जिल्ला सभापति जबरबहादुर लामिछाने म्याग्दी जेसिजाका अध्यक्ष सुजन बरुवाल बागलुङ जेसिजाका अध्यक्ष सुरेन्द्र साकेले मन्तव्य व्यक्त गर्नु भएको थियो उद्घाटन कार्यक्रम जेसिजा सप्ताह समारोहका समितिका संयोजक सौरभ श्रेष्ठको अध्यक्षता निवर्तमान अध्यक्ष एन्जेल साकेको एन्जेल साके आस्था पाठक र महासचिव आनन्द रेग्मीको सञ्चालनमा सम्पन्न भएको थियो यिनै विविध सँगै साँझ